क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी बाबुराम नेतृत्वको सरकारले गरेका नियुक्ति खारेज गर्न कङ्ग्रेसको माग नेपालका लागि नयाँ राजदूतमा रञ्जित रायलाई भारतीय प्रस्ताव आदिवासी जनजाति नेताहरूले उठाएको माग सम्बोधन गर्ने कंग्रेस सभापति कोइरलाको आश्वासन निर्वाचनमा कुनै पनि दलबीच गठबन्धन हुन नसक्ने नेता देउवाको भनाई अन्तर्राष्ट्रिय बजारमा डलरको भाव घटे पनि नेपाली बजारमा आज सुनचाँदीको भाव स्थिर विद्युत चोरीमा संलग्न बेचना पश्चिम चितवनबाट पक्राउ बेलायतका पूर्व प्रधानमन्त्री थ्यासरको आज सैनिक सम्मानको साथ अन्त्येष्टि गरिँदै भारतीय अभिनेता सञ्जय दत्तलाई आत्मसमर्पण गर्न एक महिनाको समय थप र प्रथम महिला तथा पुरुष खुल्ला राष्ट्रिय भारोत्तोलनमा नेपाल प्रहरीकी राज्य लक्ष्मी थापा र लक्ष्मी वनलाई स्वर्ण पदक नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकी साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा नेपाली कङ्ग्रेसले राष्ट्रिय योजना आयोग सुकुम्बासी आयोग लगायतमा भएको नियुक्ति खारेज गर्न माग गरेको छ कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेल नेतृत्वमा गएका कङ्ग्रेस नेताहरूले अन्तरिम मन्त्री परिषद परिषदका अध्यक्ष खिलराज रेग्मीसँग भेटेर बाबुराम भट्टराई सरकारले गरेको नियुक्ति सरुवा बडुवा खारेज गर्न माग गरेका हुन् भट्टराई सरकारले गरेका नियुक्ति र सरुवा बडुवा खारेज नगरेसम्म संविधान सभाको चुनाव निष्पक्ष नहुने जानकारी गराएको कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो पौडेलले आफूहरूको मागमा मन्त्री परिषदका अध्यक्ष रेग्मी सकारात्मक रहेको जानकारी दिनुभयो भारतले नेपालका लागि नयाँ राजदूतमा रञ्जित रालाई प्रस्ताव गरेको छ वर्तमान राजदूत जयन्त प्रसादको कार्यकाल अगस्तमा सकिने भएपछि रालाई नयाँ राजदूतमा प्रस्ताव गरिएको हो द न्यू इण्डियन एक्सप्रेसका एडिटोरियल डाइरेक्टर प्रभु चावलाको साउथ ब्लक वाच शीर्षकको लेखमा रायलाई नेपालको लागि नयाँ राजदूत प्रस्ताव गरेको उल्लेख छ चावलाले भारतले श्रीलंका भियतनाम नेदरल्याण्डका लागि पनि नयाँ राजदूत सिफारिश गरेको तथा प्रधानमन्त्री मनमोहन सिंहको चीन भ्रमणपछि विदेश सचिव समेत परिवर्तन हुने दावी गरेका छन् काठमाडौँ स्थित भारतीय दूतावास स्रोतका अनुसार रायको एग्रिमो स्वीकृतिका लागि परराष्ट्र मन्त्रालय मार्फत राष्ट्रपति कार्यसित निवास पुगिसकेको छ राय सन् दुई हजार दस जुनबाट भियतनामका लागि भारतीय राजदूत हुनुहुन्छ सन् उन्नाइस सय सन्ताउन्न फेब्रुअरी पच्चिसमा जन्मिएका राय उन्नाइस सय अस्सीमा भारतीय कूटनैतिक सेवामा प्रवेश गर्नुभएको थियो उहाँले दुई हजार दुईबाट झण्डै चार वर्षसम्म भारतीय विदेश मन्त्रालयको नेपाल भुटान डेस्कको सचिवको जिम्मेवारी निभाउनु भएको थियो त्यसपछि उहाँ बोस्नियातको राजदूत हुनुभएको थियो कंग्रेसका सभापति सुशील कोइरालाले असन्तुष्ट आदिवासी जनजाति नेताहरूले उठाएको माग सम्बोधन गर्ने आश्वासन दिनुभएको छ संघीयता र आदिवासीको परिभाषामा पार्टीले लिन लागेको धारणामा जनजाति नेताहरूले आज कोइरालालाई भेटी असन्तुष्टि जनाएका थिए कोइराला निवास महाराजगंजमा पुगेका आदिवासी जनजाति नेताहरूलाई कोइरालाले माग पूरा गर्ने आश्वासन दिएको केन्द्रीय सदस्य इन्द्र बहादुर गुरुङले जानकारी दिनुभयो कङ्ग्रेसभित्रका गुरुङ लगायत आदिवासी जनजाति नेताहरू एकल पहिचानमा आधारित सङ्घीय प्रदेशहरू हुनुपर्ने माग राख्दै आएका छन् तर कङ्ग्रेस नेताहरूले बहुपहिचानमा आधारित प्रदेशहरू हुनुपर्ने अडान राख्दै आएका आएको छ यद्यपि कङ्ग्रेसले हालै सम्पन्न महासमिति बैठकले पनि संहिताको विषयलाई टुङ्गोमा पुर्याउन सकेन महासमिति बैठकमा उपाध्यक्ष उपसभापति रामचन्द्र पौडेलले बहुप्रदेशमा आधारित सात वा तेह्र प्रदेशको संहिता र पृथ्वीनारायण शाहको कालमा मुलुकभित्र रहेका सबै जात जाति आदिवासी प्रस्ताव गरेपछि गुरुङ अर्का केन्द्रीय सदस्य जेप छिरिङ शेर्पा लगायतले महासभा हल छाडेर फर्केका थिए यद्यपि ती विषयहरूमा महासमिति बैठकले निर्णय भने गर्न सकेन असन्तुष्ट आदिवासी जनजाति नेताहरूले कोइराला समक्ष स्वर्गीय भीमबहादुर तामाङ नेतृत्वको समितिले पार्टीमा बुझाएको संहिता सम्बन्धी प्रतिवेदन आवेदन पनि परिमार्जन गर्न माग गरेका छन् हामीले एकल जातीय पहिचानसहितको संहिता खोजेका हौँ तर उक्त प्रतिवेदनमा उक्त कुरा उल्लेख छैन त्यसैले परिवर्तनको माग गरिएको गुरुङले भन्नुभयो गुरुङका अनुसार कोइरालाले तत्काल समिति संयोजक तोकी प्रतिवेदन परिमार्जन गर्ने आश्वासन दिएको पनि बताउनुभयो यसअघि पनि असन्तुष्ट आदिवासी जनजातिले पार्टीभित्र संहिताका विषयमा ठोस निर्णय गर्न माग गरेपछि तामाङको नेतृत्वमा सीमित गठन समिति गठन भएको थियो कोइरालाले आदिवासी जनजातिका परिभाषाको सवालमा भने पार्टीभित्र छलफल जारी रहेको उल्लेख गर्नुभएको थियो नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी निर्वाचनमा कुनै पनि दलहरूबीच गठबन्धन हुन नसक्ने दावी गर्नुभएको छ नेपाल तरूण दलले आज राजधानीमा गरेको चियापान कार्यक्रममा नेता देउवाले दलहरूबीच मोर्चाबन्दी सम्भव नभएको बताउनु भएको हो संविधान सभामा अन्य दलहरूसँग सहकार्य गर्ने विषयमा कंग्रेसभित्रै छलफल चलिरहेको बेला नेता देउवाको यस्तो भनाई सार्वजनिक भएको हो कार्यक्रममा उपसभापति रामचन्द्र पौडेलले मंगिरको पहिलो साताभित्रै संविधानसभाको निर्वाचन सम्पन्न हुने दावी गर्नुभएको छ संविधान सभाबाट संविधान बनाउनको लागि प्रधान न्यायाधीशको नेतृत्वमा नयाँ सरकार गठन गरेकाले चुनावको निष्पक्षतामा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो नेता रामशरण महते निर्वाचनको तयारीमा जनसङ्ख्या र भौगोलिक क्षेत्रका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड़ दिनुभयो कार्यक्रममा तरूण दलका अध्यक्ष उदय शमशेर राणाले आगामी निर्वाचनमा संगठनमा आबद्ध युवाहरूलाई परिचालन गर्ने विषयमा तयारी गरिरहेको जानकारी दिनुभयो oh, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान सभाको चुनाव कुनै पनि हालतमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ क्रान्तिकारी पत्रकार संघ तनौले आज दमोलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै पनि वाहनामा चुनाव रोक्ने कार्य गरिनु लोकतन्त्रमाथिकै धावा बोल्नु हो भन्नुभयो उहाँले भन्नुभयो संविधान सभाको चुनाव सफल पार्न सबैको सहयोग आवश्यक छ उहाँले असार सातमा चुनाव असम्भव रहेकाले कार्तिक अन्तिम वा मङ्सिर पहिलो हप्ता मात्र चुनाव सम्भव रहेको बताउनुभयो नेकपा माओवादी लगायतका दललाई समेत चुनावमा सहभागी गराएर लैजानु पर्नेमा उहाँले जोड दिनुभयो नेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेले वर्तमान सरकारलाई हटाउने प्रतिबद्धता नआएसम्म वार्ता नगर्ने बताउनु भएको छ रिपोर्टर्स क्लबले आज काठमाडौँमा गरेको कार्यक्रममा सचिव गजरेलले चैत्र एक गति चार दलबीच भएको एघार बुद्धे सम्झौता वाद अड्काउ फुकाउ आदेश त्यसबाट बनेको सरकारको विघटन र गोलमेज सम्मेलनबाट नयाँ सरकार गठनको ठोस प्रतिबद्धता नआएसम्म राष्ट्रपतिसँग पनि वार्ता नगर्ने बताउनुभयो उहाँले राष्ट्रपतिले आफूहरूलाई बारम्बार वार्ताको लागि बोलाएको भन्दै उहाँले माग पूरा गर्ने ठोस प्रतिबद्धता नआएसम्म वार्ता गर्नुको औचित्य नै नहुने बताउनुभयो यद्यपि सरकारले भने अहिलेसम्म आफूहरूलाई वार्ताको लागि कुनै पत्र नपठाएको गजुरेले जानकारी दिनुभयो गजुरेले चार दलबीच भएको एघार बुधे सम्झौताले मुलुकलाई संविधान विहीनता र निरङ्कुशतर्फ लगेकाले असारमा निर्वाचन हुन नसकेको दावी गर्नुभयो यथास्थितिमा निर्वाचन गर्नु ज्ञानेन्द्र ज्ञानेन्द्र शैलीको नौटङ्की मात्र हुने गजुरेलको तर्क छ नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बसेको छ पार्टी केन्द्रीय कार्यालय बल्खमा बसेको बैठकमा चुनावको तयारीका लागि पार्टीको आगामी रणनीति लगायतका विषयमा आधिकारिक धारणा तय गर्ने विषयमा छलफल भएको छ आजको बैठकमा संविधानसभा चुनावको रणनीतिको विषयमा बोल्न बाँकी सदस्यहरूले आफ्नो धारणा राखेको एमाले जनाएको छ यसअघि हिजो बसेको बैठकमा नेपाली कङ्ग्रेससँग मित्रवत प्रतिस्पर्धा र सहकार्य दुवै गर्ने तथा विचार मिल्नेसँग सहकार्य गरेर चुनावमा जाने विषयमा यसमा अधिकांश सदस्यहरूले जोड दिएका थिए अन्तर्राष्ट्रिय बजारमा डलरको भाव केही कम भए पनि आज नेपाली बजारमा भने सुन चाँदीको भावमा कुनै फेरबदल भएन बिहान अन्तर्राष्ट्रिय बजारमा भएको सुनको कारोबार हेर्दा नेपाली बजारमा प्रति तोला तीन चार सय रुपियाँसम्म बढ्न सक्ने आकलन गरिएको भए पनि दिउँसो डलरको भावमा आएको गिरावटले बजारमा सुनको भाव यथावत रहन गएको हो आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलाको उनपचास हजार पाँच सय रुपियाँ कायम गरेको नेपाल सुनचाँदी व्यवसाय महासंघका अध्यक्ष मणिरत्न साकेले बताउनुभयो उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंश एक हजार तीन सय पचहत्तर रुपियाँमा कारोबार भइरहेको छ त्यस्तै चाँदीको भाव आठ सय अन्ठानब्बे रुपियाँ कायम गरिएको छ आज अन्तर्राष्ट्रिय बजारमा डलरको एक्सचेन्ज रेट पैंतालिस सेटले घटेको छ नेपाल राष्ट्र बैंकले आज डलरको बिक्री मूल्य सतासी रुपियाँ बीस पैसा तोकेको छ यो मूल्य मंगलबारको तुलनामा छयालिस पैसाले कम हो अन्तर्राष्ट्रिय बजार सुनसाँदीको खरिद बिक्री डलरमा हुने हुँदा डलरको भावले सुनसाँदीको भावलाई प्रत्यक्ष असर पार्ने महासंघका अध्यक्ष साकेको भनाइ छ अन्तर्राष्ट्रिय बजारमा डलरको माग भन्दा पूर्ति बढी भएपछि डलरको भाव घट्न गएको हो पछिल्लो समय डलर र सुन होल्ड गरेर राख्ने धनादेहले सुन र डलर होल्ड गरेर राख्नुभन्दा अन्यत्र लगानी गर्न उपयुक्त ठाने सुन र डलर ठूलो परिमाणमा बेच्न थालेपछि बजारमा सुन र डलरको भाव घट्न थालेको अर्थविद चिरञ्जीवी नेपालले बताउनुभयो विद्युत प्राधिकरणको चुहावट नियन्त्रण टोलीले विद्युत चुहावटमा संलग्न बेच्नलाई जिल्लाका विभिन्न स्थानबाट आज पक्राउ गरेको छ पक्राउ पर्नेमा सोह्रजना पुरुष चारजना महिला छन् शारदानगरबाट सात जगतपुरबाट छ पार्वतीपुरबाट दुई शिवनगरबाट एक शुक्रनगरबाट चारजनालाई पक्राउ गरिएको प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो चुवाट नियन्त्रण टोलीमा आज प्राधिकरणका कर्मचारी एक्काइस सशस्त्र प्रहरी सोह्र र जनपद प्रहरी दसजना खटिएका थिए यस्तै समयमा विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काट्ने कार्यलाई प्राधिकरणले निरन्तर निरन्तरता दिएको जनाएको छ उद्योग वाणिज्य संघ खैरनले इलाका प्रहरी कार्यालय खैरनीका प्रहरी निरीक्षकलाई विदाई तथा स्वागत गरेको छ संघले आज पर्सा बजारमा एक कार्यक्रमको आयोजना गरी प्रहरी निरीक्षक माधवराज खरेललाई विदाई तथा रमेश पण्डितलाई स्वागत गरेको हो खरेल हालै मात्र बालाजु सरुवा हुनुभएको हो भने पण्डित केही दिन अघि मात्रै इलाका प्रहरी कार्यालय खैरनी सरुवा भई आउनु भएको हो कार्यक्रममा एकीकृत नेकपा माओवादीका क्षेत्रीय इन्चार्ज राजु अम्गाई नेपाली कंग्रेसका जिल्ला सदस्य तेज प्रसाद बर्तौला भुवानी शंकर बहुमुखी बाँके क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष जगत बहादुर पाण्डे संघका निवर्तमान अध्यक्ष बलराम अर्याल संघका सल्लाहकार सदस्य एवं बुद्धिजीवी प्रेम रिमाल नेपाल रेडक्रस सोसाइटी खैरनी उपशाखाका अध्यक्ष सानुगाजी पाण्डे संघका प्रथम उपाध्यक्ष नवराज डल्लाकोटी महासचिव रामबाबु खरेल लगायतले रामबाबु खराल लगायतले विदाई तथा स्वागत मन्तव्य व्यक्त गरेका थिए कार्यक्रममा संघका अध्यक्ष केशवराज पाठकको अध्यक्षतामा भएको थियो oh, you. अब केही छोटा खबरहरू ताप्लेजुङको खोकलिङ गाविसको इलाका स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य कर्मी कार्यक्षेत्रबाट विस्थापित भएका छन् आफूहरू असुरक्षित भएको भन्दै स्वास्थ्य चौकी बन्द गरी स्वास्थ्य कर्मीहरू विस्थापित भएका हुन् सर्लाहीका विभिन्न क्षेत्रमा केही दिन यता वन्यजन्तुको शिकार बढेको छ जङ्गलमा डडेलो लागेपछि लुक्ने ठाउँ खोज्दै खेतबारीमा आउने गरेका जङ्गली जनावर मार्ने क्रम बढेको हो मौतरीको लक्ष्मीनिया तिनका मुस्लिम समुदायका महिलाहरूले अझै पनि आफ्ना बालबालिकालाई खोप नलगाउने गरेको पाइएको छ आफ्नो समुदायमा खोप लगाउन नहुने मान्यता भएकाले खोप नलगाएको उनीहरूले बताएका छन् र हात हतियार खरखजना मुद्दाका एक अभियुक्तलाई जिल्ला प्रहरी दाङले हतियार सहित पक्राउ गरेको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ देशको वैदेशिक परनिर्भरता घटाउन सरकार लागि परेको भने अर्थमन्त्री शङ्कर कोइर्लाको भनाइ तपाईँलाई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 सम्मानका साथ अन्त्येष्टि गरिन लागेको हो थ्याचरको शवयात्रामा एक सय भन्दा बढी मुलुकबाट दुई हजार तिन सय भन्दा बढी प्रतिनिधिहरू समेत सहभागी हुँदैछन् सुरक्षा प्रबन्धका लागि सरकारले चार हजार सुरक्षाकर्मी परिचालन गरेको छ यसअघि उहाँको सब लन्डनको संसद भवनमा केही समयका लागि राखिएको थियो थ्याचरको एक साता अघि सतासी वर्षको उमेरमा निधन भएको थियो उहाँ सन् उन्नाइस उना अस्सीदेखि उन्नाइस सय नब्बेसम्म बेलायतको पहिलो महिला प्रधानमन्त्री बन्नु भएको थियो भारतीय सर्वोच्च अदालतले अभिनेता सञ्जय दत्तलाई आत्मसमर्पण गर्न एक महिनाको समय थप गरेको छ सन् उन्नाइस सय तिरानब्बेमा भएको मुम्बई आक्रमणमा प्रयोग भएका हतियार राखेकोमा दोषी ठहर भइसकेका दत्तलाई यसअघि अप्रेल अठारसम्म आत्मसमर्पण गर्न समय दिएको थियो दत्तले सातवटा चलचित्रको सुटिङ पूरा गर्न छ महिनाको समय माग गर्दै अदालतमा अपिल गरे पनि अदालतले बिहिबारदेखि लागू हुने गरी अन्तिम पटक चार हप्ताको समय दिएको छ अवैध हतियार राखेको आरोप प्रमाणित भएपछि गएको मार्च एक्काइस तारिकमा भारतीय सर्वोच्च अदालतले दत्तलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो यसअघि डेढ वर्षको जेल सजाय पूरा गरिसकेका दत्तले अब साढे तीन वर्षको जेल सजाय पूरा गर्न बाँकी हुनेछ खेल समाचार Indian Premier League IPL cricket अन्तर्गत अहिले सनराइजर्स हैदराबाद र पुणे वारियर्स बीच प्रतिस्पर्धा भइरहेको छ पुणे वारियर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा तानेको हैदराबादले खराब प्रदर्शन गर्दै बाह्र दशमलव एक ओभरको समातिमा छ विकेट गुमाएर बैसठी रन जोडेको छ हैदराबादका लागि अमित मिश्रा सात र विप्लव अठाइस रनमा क्रिजमा छन् यसै गरी आजै बेलुका सभा आठ बजे दोस्रो खेल हुनेछ जसमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुनेछ मुम्बई अङ्कतालिकाको दोस्रो स्थानमा छ भने राजस्थान तेस्रो स्थानमा रहेको छ र नेपाल प्रहरीकी राज्यलक्ष्मी थापा र लक्ष्मी वनले वीरगंजमा भएको प्रथम महिला तथा पुरुष खुला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका लागि स्वर्ण पदक जितेका छन् राज्यलक्ष्मीले उनासत्तरी केजी तोलमा स्नाचमा पचास र क्लिन एण्ड जर्कमा पैसठी केजी सैदकुलमा एक सय पन्ध्र केजी तौल उठाउँदै स्वर्ण जितेकी हुन् यो स्पर्धामा सिराहाकी पुष्पा चौधरीले चालिस र पचास केजी कुल नब्बे केजीका साथ रजत र दाङकी कल्पना चौधरीले बत्तीस र चालिस केजीका साथ कुल बहत्तर केजी उठाउँदै कासे पदक प्राप्त गरेका छन् त्यस्तै लक्ष्मी बलले पचहत्तर केजी तौल समूहमा स्नासमा बाहन्न केजी र क्लिनमा अडसठी केजी सहित कुल एक सय बिस केजी भार वहन गर्दै स्वर्ण पदक प्राप्त गरिन् यो स्पर्धामा कञ्चनपुरकी चम्पा ठकुल्लाले चालिस र सन्ताउन्न केजीका साथ कुल सन्तानब्बे केजी उठाउँदै रजत पदक प्राप्त गरिन् यसै महिलाको अडचालिस केजी तौलमा सप्तरीकी कविता चौधरीले स्वर्ण पदक प्राप्त गरेकी छन् उनले स्नासमा पैंतालिस केजी र क्लिनमा पचास केजी सहित पञ्चानब्बे केजी भार वहन गरेन कैलालीकी कञ्चन चौधरीले सैतिस र पैंतालिस केजीका साथ कुल बयासी केजीका साथ रजत र कास्कीकी टेका माया गुरुङले पैंतिस र छयालिस केजी सहित कुलमा एकासी केजी उठाउँदै कास्य पदक प्राप्त गरिन् बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक बाबुराम नेतृत्वको सरकारले गरेका नियुक्ति खारेज गर्न कङ्ग्रेसको माग नेपालका लागि नयाँ राजदूतमा रञ्जित रायलाई भारतीय प्रस्ताव आदिवासी जनजाति नेताहरूले उठाएको माग सम्बोधन गर्ने कंग्रेस सभापति कोइरलाको आश्वासन निर्वाचनमा कुनै पनि दलबीच गठबन्धन हुन नसक्ने नेता देउवाको